नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका एघारवटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ साथै दर्जनौ अनलाइनबाट पनि नयाँ पुराना श्रृङ्खला चौबिसै घन्टा सुन्न सकिनेछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय उन्नाइसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ भूकम्पले क्षतिग्रस्त गुल्मीको भुर्तुङ गाविसको स्थलगत रिपोर्ट र नियमित स्तम्भ जीवनको गोरेटोमा स्तनपान गराइरहेको बेला आमा र छोरा दुवैको एकैसाथ मृत्यु भएको हृदय विदारक घटना सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम ओजेलका खबरको प्रभाव सम्बन्धी खबर गत दुई हप्तादेखि यस ओजेलका खबरमा गुल्मीका भूकम्प पीडितहरूको बारे रिपोर्टहरू प्रसारण भएपछि त्यो सुनेर देश विदेशबाट सहयोग हुने क्रम बढेको छ सुनौ सहयोग दाताकै आवाजमा हेलो नमस्कार हजुर नमस्कार म अमेरिकाबाट विमल कार्की बोल्दैछु हाल म वेस्टर्न टेक्सस कम्पास युएसएमा कार्यरत छु मेरो घर बडगाउँ गाविस वार्ड नम्बर छ फुलपोखा उपल्ला चौर मेरो बुवाको नाम फुलबहादुर कार्की आमा प्रेम कुमारी कार्कीको छोरा विमल कार्की अनि यहाँले चाहिँ नि गत हप्ताको ओजेलका खबर सुनेर निकै मन खायो भूकम्प पीडितहरूलाई केही सहयोग गरौँ भन्दै हुनुहुन्थ्यो के कति सहयोग गर्दै हुनुहुन्छ हजुर म सबैको मुटुको ढोकटोकी बन्न गएको कार्यक्रम हजुरको खबर र सबैको जिन्दगीको सहयात्रा बन्न गएको हजुरको खबरको कार्यक्रम सुनेर एकदम मर्माहित भएर आज नेपालमा गएको महापर्दाकारी भूकम्पले गर्दा नेपाली आमा रोइरहेको अवस्था र नेपाली आमाले मलाई खोजिरहेको र मेरो मनले पनि नेपाली आमालाई केही गर्न पर्छ भन्ने एउटा भावनात्मक नाता उत्पन्न भएको कारणले गर्दाखेरि आज म कम्पास युएसए सञ्चालक अमित कुमार शाहज्यूको अबल सहयोग पाँच सौ डलर र रुरु गाविस भडकुवा निवासी मेरो आदरणीय दाजु प्रकाश भट्टराईज्यूको तर्फबाट सौ डलर रुपियाँ र बाँकी र मेरो तर्फबाट टोटल बजेट सोह्र सौ पचास डलरमा सङ्कलन गरी मेरी जननी जन्मभूमि स्वर्गदेवी गरेपछि आफ्नो जन्म जन्मदिने आमा र आफू जन्मिएको भूमि स्वर्गभन्दा पनि प्यारो भएको कारणले गर्दाखेरि मलाई नेपालले के दियो नभने म नेपाललाई के दिन सक्छु भन्ने एउटा भावना ऊर्जा भएको कारणले गर्दा मेरो सक्रियतामा म यति सानो रकम भए पनि सङ्कलन गरेर म आफ्नो प्यारी मातृभूमि आमालाई समर्पण गर्दैछु धेरै धेरै धन्यवाद नेपाली रुपियाँ कति हुन्छ यसको हजुर नेपाली रुपियाँ एक लाख पैँसठी हजार दुई सय एकचालिस हजुर त्यो रकम तपाईँको ससुरा जो दुबीचोर पुर्ख्यौली घर भई हाल तमगासको भगवती मन्दिरमा बस्नु हुँदो रहेछ के अरे गोपाल खत्रीजी होइन तपाईँको ससुरा हजुर र अनि नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटा र मेरो सक्रियतामा यहाँका विपन्न परिवारका भूकम्प पीडितहरूलाई जिन्सी सहयोग गरिदिनुहोस् भनेर जुन आग्रह गर्नुभएको छ हामीले त्यही अनुरूप गर्ने सल्लाह गरेका छौँ र म तपाईँको श्रीमती मिरा कार्कीसँग बोल्न सक्छु हजुर अवश्य पनि ल कुरा गर्नुहोस् हस् हजुर नमस्कार नमस्कार मिराजी सन्चै हुनुहुन्छ हजुर सन्चै हजुर सन्चै हुनुहुन्छ हजुर सन्चै छु अनि तपाईँले कुरा गर्दै हुनुहुन्थ्यो त्यो खड्गकोटको एकजना सुत्केरी छन् नि जो भूकम्प जाँदाखेरि चार दिनकी सुत्केरी छन् नि तिनलाई मैले केही सुत्केरी पोष्टिका आहार दिन्छु भन्दै हुनुहुन्थ्यो के को दिन चाहनुहुन्छ हजुर उहाँको लागि अलिकति पौष्टिक छुट्याइदिनु र साथै बच्चाको कपडाको लागि केही रकमहरू छुट्याइदिनु होला अवश्य पनि अनि ओजेलका खबर सुन्नुहुन्छ अमेरिकामा हजुर म सुनिरहन्छु हुन्छ सुन्दै जानु होला मिराजी अब विष्णुजीलाई फोन दिनुहोस् ल त विमलजी आगामी दिनमा पनि सहयोग गर्दै जानु होला भन्दै अहिले छुट्टी है त प्रेमजी हुन्छ म यति टाढा भएर पनि गजलको खबर मार्फत मेरो यो दुई शब्दलाई गुल्मी निवासी बुवा आमा तथा दाजुभाइ र सहकर्मी साथीहरूसम्म मेरो यो दुई शब्द पुऱ्याइदिन सहयोग गर्नुभएकोमा म हृदयदेखि नमन गर्न चाहन्छु हस् तपाईँको विदेशको बसाई सुखद रहोस् है त हजुर धन्यवाद प्रेमजी हेलो नमस्कार हजुर नमस्कार मेरो नाम हरिप्रसाद भट्टराई मेरो नेपाल एड्रेस हसरा गाविस वार्ड नम्बर सात नेता गुल्मी म अहिले बेलायतको डर्बी भन्ने ठाउँमा बसेको छु हजुर हामीहरू म मेरो श्रीमती मिना भट्टराई जसको जन्मस्थान हसरा गाविस वार्ड नम्बर थ्री कुमल डाँडा हो हजुर जिल्ला नै अनि त्यस्तै गरेर हाम्रो अरू साथीहरू पनि हुनुहुन्छ त्यो मैले सम्पूर्ण नाम सहित हजुरलाई बताइदिन्छु हाम्रो गुल्मी जिल्ला वामी गाविस उकाला वार्ड नम्बर पाँच बस्ने श्री कमल सापकोटा अनि उहाँको श्रीमती श्री सरल श्रीमती सरला सापकोटा हजुर जसले आफ्नो वेतन कोर्स कस्मो डर्बीबाट र आफ्नो सहयोगबाट लगभग दुई सय पन्ध्र प्लस अरू सहयोग पनि गर्नुभएको छ त्यस्तै गरी मैले र मेरो श्रीमती जहाँ काम गर्छन् उहाँबाट पनि लगभग पाँच सयको हारिमा पैसा सङ्कलन भएको छ हजुर त्यस्तै गरी खानापट्टि गाविस वार्ड नम्बर एक बस्ने लाल छेत्री र उहाँको श्रीमती केसरी छेत्रीबाट पनि दुई सय पचास पाउन्ड सङ्कलन भएको छ उहाँहरू पनि हाल बेलायतको डर्बी भन्ने ठाउँमा बस्नुहुन्छ हामीसँग नजिकै हजुर त्यस्तै गरी कुर्गा गाविसमा बस्ने र अहिले बेलायतको डर्बी भन्ने ठाउँमा बस्ने हरिहरियालबाट पनि एक सय चालिस पाउन्ड सहयोग भएको छ हजुर अनि हाम्रो जुवाङ गाविस वार्ड नम्बर नौ अहिले यही डरबी बस्ने हाम्रो सुदर्शन शर्माज्यूबाट पनि सहयोग भएको छ हामीले लगभग डेढ लाख जति सङ्कलन गर्न सकिसकेका छौँ अहिले प्रेमजी अनि यहाँ चाहिँ मैले यसो साथीहरूलाई इङ्ग्लिसमा पनि भन्नुपर्ने हुन्छ त्यसैले एक मिनट मलाई दिनुहोस् सर र एकपल्ट भनिदिन्छु नि त कृपया भन्नुहोस् we would like to give a thanks to our tandoori night staffs who funding us hundred and ninety for That's the biggest disaster Nepal helping. And I would like to thanks to all Synergy health staffs from Esco Drive who funding us 350 pounds. This is a hug amount, huge amount for us, and I would like to give a thanks for them as well. And they give us this funding through my wife, Meena Bhattrai, and all Cosmo staffs who holding 250 pounds to Kamal Sapkota and Sarla Sapkota. So we would like to give a thanks to them as well and all others, colleagues and friends from Lal Bahadur Chetri and Kesari Chetri and Hari Aryal. So we would like to give a thanks for them as well. And we pray that we pray that God and God will give them all peaceful health and prosperity. Thank you very much. Premji थोरै समय दिएर बोल्न दिनुको भएमा म मुरीमुरी धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण ती विपन्न परिवारहरूप्रति पनि एउटा धैर्य राख्नुहोस् तपाईँहरूलाई सेवा हरेक जग्गाबाट हुन्छ धैर्य धारण गर्ने शक्ति मिलोस् भगवान्बाट भन्ने प्रार्थना गर्दै हजुरसँग बिदा हुन्छु हस् नमस्ते हरिजी हजुर ओजेलका खबर ती विदेशी सहयोगदातालाई पनि सुनाइदिनु होला है त हजुर हजुर म त्यसैको लागि म उनीहरूले सम्झने भाषा बोले हस् धन्यवाद हेलो नमस्कार सर्वप्रथम श्रोतालाई आफ्नो परिचय बताइदिनुहोस् न है मेरो परिचय तपाईँले गुल्मी केयर विश्व सञ्जाल मार्फत गुल्मीका भूकम्प पीडितलाई सहयोग संकलन गरेको छु भन्दै हुनुहुन्थ्यो के कति सहयोग संकलन भएको छ लगभग तपाईँको दुई लाख चार लाख सङ्कलन भइरहेको छ अझ पनि सङ्कलन कार्य जारी छ नि जापानमा मात्रै है हजुर जापानमा मात्रै तपाईँ लगायत त्यहाँ सहयोग गर्ने को को हुनुहुन्छ नाम दिन सक्नुहुन्छ हजुर नाम दिन सकिन्छ सबै हामी गुल्मीवासी नै हो इन्दिरा अभियाल आश्रम सात भरा क्षेत्र आज जापानबाट पाँच हजार यान बाबुराम भण्डारी गुल्मी रूपाको नौ पटक एमएसआई आश्चर्य गाविस वार्ड नम्बर चार बडा क्षेत्र बस्ने दिने सर्याल सबिरा मर्याल आश्चर्य चार बडा क्षेत्र हाल जापान बाटाहरू पाँच हजार यान मुरुमी बडागाउँ छ गुल्मी पोखराबाट पाँच हजार यान बडगाउँको नाम बडगाउँको नाम तपाईँ हुकुम कार्की हजुर हुकुम कार्की हुकुम ए हुकुम कार्कीजी हजुर हजुर मैले चिन्दछु हजुर हुकुम कार्कीबाट बिस हजार यान त्यसपछि बडगाउँ छ गुल्मी पोखरा बिसीबाट पाँच हजार यान विष्णु के भन्नुभयो हजुर बिन्दु कि सिन्धु ए सिन्धु हजुर हजुर हरे कृष्ण अर्याल गोमा अर्याल आठ चार हाल कालिका नगर हाल जापानबाट आठ जापान काशीराम अर्याल रुमदाता अर्याल ধনসিং ঠাকুরি বড়গাঁও আট সোনালী ধান মালদ্বীপ बाटाको पत्रकार श्रीधर कुमार गुवाहाटी गाविका असल पाँच जुन हाल भारतबाट एक हजार एन रकम उठ्ने कर्मचारी छ अहिलेको लागि रकम दाताहरूको नाम यही हो चेतन अर्यालजी बाँकी सहयोगदाताको नाम कर्मैसँग लिउँला एउटै एपिसोडमा हामी सबैको नाम लिन सक्दैनौ र त्यस गुल्मीकेर विश्व सञ्जालका अध्यक्ष मानबहादुर कुँवर त्यसपछि सचिव सुरेश बोहरा त्यस्तै गरेर गुल्मीको मुसिकोट घर भई हाल इजरायलमा कार्यरत विद्या कार्की जो कोषाध्यक्ष हुनुहुन्छ उहाँहरूले एकदम अगुवाई गर्नु भएको छ र मलाई पछिल्लो जानकारी अनुसार चार लाख भन्दा बढी रकम उठिसकेको छ र गुल्मीको अति प्रभावित गाविस खड्काकोट भुतुङ गाविसमा अति विपन्न परिवारका भूकम्प पीड़ितहरूको पुनर्वास कार्यक्रम सञ्चालन गर्ने कुरा चलेको छ र भर्खरमा मात्र म त्यस गाविसको स्थलगत अध्ययन गरेर फर्किएको छु हस्त धन्यवाद है त अहिले नमस्कार हस् अब सुनौ भूकम्पले क्षतिग्रस्त गुल्मीको भुर्तुङ गाविसको यो स्थलगत रिपोर्ट यो गन्थन हो गुल्मीको भुर्तुङ गाविस वडा नम्बर पाँच पल्ला टोलका एक परिवारको जो यति बेला गत वैशाख बाह्र गति गएको भूकम्पले एकै परिवारका पाँचवटा घर गोठ भत्केपछि तेह्रजनाको परिवार एउटा सानो पालमुनि बसिरहेको छ यही पालमुनि चुलो छ यही पालमुनि सबैको बिस्तारा छ एकदमै कष्टकर जीवनयापन बिताइरहनु भएको छ र यहाँनिर यस घरका मूलधनी हुनुहुन्छ छ छविलाल छेत्री जति बेला भुइँचालो आयो भित्रको जिर्सीहरू जोगाउन सफल हुनुभयो कि हुनु भएन अन्न जोगाइयो अलिअलि अलिक लुवा कपडा जोगाइयो यहाँ मुन्टेर राखियो यत्रो परिवार एउटा पालमुनि सुत्न त निकै गाह्रो भयो होला नि गाह्रो भएको छ हेर्नु न यस्तो सुत्न पकाउन खान बस्न अब गाह्रो भइरहेछ गाह्रो भएको छ गाह्रो भएको के छ तत्काल घर बनाउन सक्ने अवस्था छ तपाईँको छैन अहिले उतातिर छाप्रो आलम भनेर ऊ दुईजना बोलाएको छु अहिले बारीको बुट्टा काटेर तपाईँ यसै घरको मालिक नै हो हो माइली बरी हो खाना पकाउँदाखेरि गाह्रो भयो होला भित्र त्यत्रो घरमा हुन्थ्यो है जति नै बखानी गाह्रो भएर के गर्ने अनि यहीँ एकै ठाउँ अहिले माइली हजुर माइली यतै अहिले यसै पालमुनि पूजा गर्ने ठाउँ पनि बनाउनु भएको रहेछ एउटै पालमुनि पनि त महल जस्तै ठान्नै पर्यो होइन त पर्यो पर्यो यसपछि म यसै घर नजिकै अर्को घरकोट दुवै भत्किएर पालमा बसिरहनु भएका होमबहादुर छेत्रीको घरमा जाँदैछु जहाँ पुनर्निर्माणको काम पनि हुन गइरहेको छ जसका श्रीमान श्रीमतीले बङ्गालको पछाडिपट्टि भत्किएको छ उहाँहरूले गाह्रो लगाउँदै हुनुहुन्छ त्यही पनि हुन्छ कि भन्ने आश तर ठडेला जस्तो त लाग्दैन घर पूर्ण रूपमा क्षति भएको छ त्यस दिन सामान के कति भित्रै चापिएको पाउनु भएको छ हाम्रो सबै चापिएछ अलिअलि त निकालियो तल तल्लो तलामा भएको उपल्लो तला भएको भाँडाकुँडाहरू मकै धान सबै चापियो जस्तो गाग्री ताउलाहरू थालहरू सब चापिएको थियो अलिअलि त निकालियो अरू सबै अझै त्यही कर्सोमा छ मकै जियोस् तपाईँ त कमसेकम छोरा देश विदेशमा भगवानले बनाउन सक्ने अवस्था छ एक दुई महिनाभित्र एक दुई महिना भित्रमा बन्दैन घर अब दुई तिन वर्ष लाग्छ अब अहिले त छाप्रै हालेर भए पनि अहिले टालेर हुन्छ कि भनेर हो बस्ने अब कसरी हुन्छ त्यही गुजारा छोराहरू कहाँ कहाँ हुनुहुन्छ के के नामको हुनुहुन्छ छोराहरू रेशम छेत्री विनोद छेत्री रमेश छेत्री हुन् कहाँ हुनुहुन्छ अहिले साउदी मलेसिया पल्लो जुन घर छ नि त्यो त निकै व्यवस्थित बनाउनु बारे छ प्लास्टर पनि गरेर बनाउनु बारे छ त्यस्तो बनाउनु त गाह्रै पर्छ गाह्रै पर्छ सकिन्न अब खाने हो कि अब घर बनाउने हो के गर्ने अब त्यस्तै छ अब मात्र घर पल्लो छोराको जेठो छोराको घर पनि भत्क्यो हुन्छ त म अर्को घरमा जान्छु है त त्यस्तै पल्लो टोलका दानबहादुर छेत्रीको घर पनि जगदेखि नै भत्केर एकदमै काठ समेत एउटा प्रयोगमा ल्याउने खालको छैन पालभित्र बसिरहनु भएको छ दानबहादुरजी यो घर चाहिँ बनाउँदै हुनुहुन्थ्यो हजुर कति कति खर्च भएको थियो यसमा घर बनाएको कमसेकम आठ जतिको खर्च भएको छ दुई लाख जति यसमा भइसकेको छ भनेपछि दस लाखको क्षति त्यतिकै भइसक्यो हजुर अन्न पानी अन्न अन्न पानी त भनौँ अलिअलि जोगाइएको छ ठुलो हानि पर्यो हानि त पर्यो यो पूर्ति गर्न यस्तै घर बङ्गाल बनाउन अब कति वर्ष लाग्ला तपाईँको लाग्छ सर हेर्नुहोस् दुई दुई तिन वर्ष लाउँछ बनाउनु त्यहाँ ढुङ्गा पाइन्न दार खोजेर पाइन्न हेर्नु सबै खोज्नुपर्छ हेर्नुहोस् भुइँचालोले मान्छेको मृत्यु हुनेहरूको जत्तिकै चोट चाहिँ पारिराखेकै छ हजुर पारिराखेकै छ हस् धन्यवाद हजुर नमस्कार म अहिले फेरि विनोद छेत्रीको घरमा आइपुगेको छु विनोद छेत्री यहाँ हुनुहुन्न अहिले विदेशमा हुनुहुन्छ तर उहाँको घर पुरै भत्केको छ यहाँको शुभ नाम चाहिँ के हो मेरो हजुर रूपा छेत्री अन्न पानीहरू निकाल्न सक्नु सक्नु भएन हल्का फुल्का निकालिसक्यो अरू डर लाएर गइ छैन भित्र जानु भएको छैन नै छोराछोरी कति छन् तिनटा श्रीमान कति वर्ष भयो विदेश रहनु भएको दुई वर्ष तत्काल पैसा पठाइदिन्छु बना भन्नुभएको छ भएको होइन सक्दैन भन्नुभएको छ कतिजनाको परिवार सुत्नु भएको छ यो पालमा म त एकजना छु अहिले त अहिले एकजना छोरा अस्ति बुटोल पढाउन लगाएको हुन्छन् एक्लै बस्नु भएको हजुर भनेपछि यो टोलमा सबै यस्तै होइन बुवा यहाँको शुभ हो मेरो नाम मतीलाल पौरो कति नम्बर हो तपाईँ घर आठ पर्छ भोटथुङ आठ पर्छ ससुराली हो यो यो ससुराली गाउँ हो हजुर हजुर त्यस्तै छ वडा नम्बर आठमा पनि सात आठवटा परिहान धेरै सिट चाहिँ यतातिर भएको रहेछ होइन एकदम गाविसमै यहीँ जो परिछ पुरै जो उतातिर हेर्नु उता फर्केन स्थिति एकदम बेहाल छ तपाईँहरू बाहिर बसिरहनु भएको छ बाहिरै बसे हेर्नु न तपाईँको कमाई गर्ने मान्छे कोही छैन कोही नि छैनन् कोही नि छैनन् तपाईँको श्रीमान कहाँ हुनुहुन्छ श्रीमान यही हुनुहुन्छ र छोराहरू नि छोराहरू एउटै छोरी छन् श्रीमानले कुनै सिपिलाम केही गर्नुहुन्न केही पनि गर्नुहुन्न घर बनाउन सक्ने अवस्था छैन छैन केही नि छैन घर चाहिँ आफैले बनाएको कि कहिले बनाएको यो घर आफैले बल्ल बल्ल बनाएको घर यस्तो के नाम पऱ्यो तपाईँको दुर्गा बालकृष्ण यो घरको मालिक मालिकको नाम अब घर बनाउन सक्ने अवस्था छैन छैन खड्काकोट पछि यस भुर्तुङ गाविस पनि ठुलो भौतिक क्षति बिहोरेको गाविस हो यस गाविसमा प्राय प्रत्येक घर नचर्केको ठाउँ छैन र कैयौँ घर बस्न नसक्ने गरी भत्केपछि पाल टाँगेर बस्नु भएको छ र यो प्रत्येक घरको रिपोर्ट चाहिँ समय अभावको कारण हामी गर्न सक्दैनौँ तैपनि यस गाविसमा के कति क्षति भएको छ त यस सम्बन्धमा हामी यस गाविसका पूर्व गाविस अध्यक्ष गोपाल प्रसाद श्रेष्ठसँग कुराकानी गर्न गइरहेका छौँ गोपाल प्रसाद श्रेष्ठजी यस भुर्तुङ गाविसमा पूर्ण क्षति घर कति र आंशिक क्षति कति बताइदिनुहोस् न भुर्तुङ गाविसमा एक सय पचास जनाको सङ्ख्या पूर्ण रूपमा क्षति छ उनीहरूले राहतको अपेक्षा गरिरहेको अवस्था छ त्यो मध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सहायक सिडियो साहबको नेतृत्वमा आउनु भएको टोलीबाट चारजनाले राहत पाउनुभयो भने जिल्ला रेड गुल्मी तथा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पाउनुभएका उहाँहरूले जम्मा छ्यालिसजना गरिकन पचासजनाले राहत पाएको अवस्था छ र सयजनाले राहतको अपेक्षा गरेको हुँदा तुरुन्तै यस भुर्तुङ गाविसमा सम्बन्धित निकायहरूमा पत्रकारज्यूहरू मार्फत यो खबर पुर्याई यी पीडितहरूलाई राहत उपलब्ध गराइदिनको लागि अनुरोध गर्दछु भनेपछि खड्काकोटको हारहारीमा यहाँ पनि क्षति भएको रहेछ होइन त खड्कोट र भोर्तुङको एउटै एउटै मापदण्डमा पर्ने हुन्छ जस्तो अरूका गोठ मागेर बस्ने कोही परालको टौवा मुनि बस्ने र कोही चाहिँ कसैको दलानमा बस्न बाध्य कति घर छन् अब अरूको घरमा आश्रित गरी बस्ने र पाल पाए हामीले ठुलो राहत हुन्थ्यो भन्ने लगभग पचास साठीजनाहरू पीडित हुनुहुन्छ गत वैशाख बाह्र गति गएको भूकम्पबाट गुल्मीको अति प्रभावित गाविस खड्काकोट भुर्तुङ ग्वागा फोक्सिङ यी चारवटा गाविसको अवस्था करिब करिब उस्ता उस्तै छ यसप्रति सम्बन्धित निकाय र देश विदेशमा रहनुभएका सहयोगी संघ संस्था सबैको ध्यान जाओस् भन्दै म यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु